तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा हरेक हप्ता चाहिँ यो हप्ता पनि तपाईँको आफ्नै कार्यक्रम प्रिय कार्यक्रम माला लिएर हामी उपस्थित भइसक्यौँ आज पनि प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ कविताजी हुनुहुन्छ म छु नियमित कार्यक्रम प्रस्तुता मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले नि श्रोता हामीलाई एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तुजुकको तुफानले त काम सर्दैन परदेशमा तोजुकको तुफानले त काम सर्दैन परदेशमा यी छाएको बोटहरूबाट पैसा झर्दैन परदेशमा खुसी छौ तटस्थ भावले अगल बगलमा हेर रात निधाउनका लागि रात पर्दैन परदेशमा रात निधाउनका लागि रात पर्दैन परदेशमा ओहो यो परदेशको पीडालाई मार्मिक चार हरफमा विमल गिरिजीले लेखेर हामीलाई पठाउनुभयो चारपाने झापा उहाँको घर हो हाल उहाँ ब्रसेल्स बेल्जियममा हुनुहुन्छ विमल गिरिजी मुक्तक गचप लेख्नुहुन्छ दामी लेख्नुहुन्छ अग्रज मुक्तकार हुनुहुन्छ मिठो हामीलाई यसरी नै बाँडिरहनुहुन्छ उहाँकै यिनै सुन्दर चार हरफसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको यो बसाइमा मसँग तपाईँहरूले नै मुक्तकमाला at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू रहेका छन् म आलो पालो जोड्दै जानेछु सवाल जवाब मुक्तक पनि छ मसँग कार्यक्रम सुन्दै गर्नुहोस् ल तिम्रो र मेरो सम्बन्ध खास बनाउँछु भन्छे तिम्रो र मेरो सम्बन्ध खास बनाउँछु भन्छे तिम्रो मुटुभित्र मेरो बास बनाउँछु भन्छे तिमीलाई र मलाई छुटाउन कसैले सक्ने छैन म जुन अनि तिमीलाई आकाश बनाउँछु भन्छे म जुन अनि तिमीलाई आकाश बनाउँछु भन्छे कति व्यापक त यी प्रेम प्रवासी मनोज विष्टजीको मुक्तक मैले सुटुक्क अर्को तपाईँहरू समक्ष राखेँ श्रोता उदयपुर चार प्युठान उहाँको घर हो हाल उहाँ परदेशमा हुनुहुन्छ प्रवासी मनोज विष्टजीका यिनै रसिला मुक्त घरहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ जित कुमार राई बायोङजीको गयो छाडी मलाई अब फर्केर नहेर गयो छाडी मलाई अब फर्केर नहेर लुकी छिपी मलाई अब तर्केर नहेर बस्नु घरबार सम्हालेर ढुक्कसँगले अतीत सम्सी घरिघरि छर्केर नहेर लुकी छिपी मलाई अब तर्केर नहेर जित कुमार राईजीको यो मुक्तक ओखलडुङ्गा रागादीप उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ मसँग श्रोता अर्को मुक्तक छ एनके अजनबीजीको लाग्छ मुटुभित्र ठेस एउटै एउटै हो लाग्छ मुटुभित्र ठेस एउटै एउटै हो हुन त हाम्रो आवेश एउटै एउटै हो तराजुमा जोख्यौ भने सफलताको बिन्दु तिम्रो माया मेरो देश एउटै एउटै हो तिम्रो माया मेरो देश एउटै एउटै हो क्या कसो भाइ प्रियाको प्यार र देशको माया छातीको दायाँ बायाँ लिएर एनके अजनबेलजी आफ्नो जीवन बिताइरहनु भएको छ बडा गजबसँग एनके अजनबीजी नारायण जयसी भनेर नामको पछाडि लेख्नु भएको छ आछा उहाँको घर हो हामीलाई यसरी नै मिठो माया उहाँ पनि बाँडिरहनुहुन्छ मसँग श्रोता अर्को मुक्तक छ विष्णु कार्कीजीको आफन्तको छाती टेकी आफूमाथि चढ्न थाले आफन्तको छाती टेकी आफूमाथि चढ्न थाले आफ्नो रूप देखाएर पत्रु भई सड्न थाले गरी खाने भरोसा थियो पाखुरामा नभएर बाआमाको जिउनी खान दाजुभाइ लड्न थाले बाआमाको जिउनी खान दाजुभाइ लड्न थाले समसामयिक विषयलाई कति मिठो तरिकाले मुक्तकमा चार हरफमा यसरी विष्णु कार्कीजीले उतार्नुभयो झापा उहाँको घर हो मुक्तक विष्णुजी बडो सुन्दर लेख्नुहुन्छ तपाईँलाई थाहा छ कि छैन केही समय अघि कार्यक्रम मुक्तक मेलामा उहाँसँग मैले प्रत्यक्ष कुराकानी पनि गरेको थिएँ अब पनि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नुहोला विष्णु कार्कीजीको नै मुक्त अहिले मसँग रहेको छ विष्णु कार्कीजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई जब उनको एक बोली सुन्दा मलाई आहा भयो जब उनको एक बोली सुन्दा मलाई आहा भयो त्यसैले त सँगै जिउने सँगै मर्ने चाह भयो म प्रतिको उनको माया के कति छ भन्ने कुरा फुलको मेरो बोली उनलाई पत्थर बन्दा थाहा भयो फुलको मेरो बोली उनलाई पत्थर बन्दा थाहा भयो मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने म सामु पर्दा तिम्रो शिर झुक्छ भने तिम्रो सहर छोड छु मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने हजुर मेरो मेरो बोली सुन्दा मुहार देख्नै नपारे हुन्थ्यो भन्छु रे मेरो मुहार देख्नै नपारे हुन्थ्यो मेरो बारे कुनै कुरा सुन्नै नपारे हुन्थ्यो मेरो बारे कुनै कुरा सुन्नै नपारे हुन्थ्यो मैले गर्दा तिम्रो जीवने डुब्छ भने मैले गर्दा तिम्रो जीवन यदि डुब्छ भने तिम्रो लागि तलै तल झरिदिन सक्छु म तिम्रो नजरदेखि पर भइदिन सक्छु म मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने तिमी बर्बादीमा पर्छु भने तिम्रो लागि बेनामी भइदिन सक्छु म तिम्रो नजरदेखि पर भइदिन सक्छु म मेरो बोली सुन्दा विष्णु कार्कीजी झापाका मुक्तकार उहाँकै मुक्त खरबहरूसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा तपाईँ अहिले कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको छ श्रोता मदन भण्डारी छु तपाईँहरू समक्ष अनि म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू लिइरहेको छु चुपचाप सुनिरहेछु तिम्रो तस्बिर के के बोल्छ चुपचाप सुनिरहेछु तिम्रो तस्बिर के के बोल्छ ईश्वर बनेको ढुङ्गा र यो मन्दिर के के बोल्छ मलाई विश्वास लाग्दैन यो दुर्घटना घटेको हो भोगेर बुझ्दैछु केही अभागी तकदिर के के बोल्छ भोगेर बुझ्दैछु केही अभागी तकदिर के के बोल्छ सागर भण्डारी विवरजीका मुक्त कहिले मैले तपाईँहरू समक्ष राखेँ श्रोता यमगा एक पाल्पा उहाँको घर हो सागर भण्डारी विवरजीका यिनै मुक्तकरबहरूसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ कमल सरोवरजीको इमान बेचिनेछ जब स्वाभिमान बेचिनेछ इमान बेचिनेछ जब स्वाभिमान बेचिनेछ सप्तोक भोलि आफ्नै पहिचान बेचिनेछ अरे यार यति कुरा तिमीभित्र प्रष्ट भयो भने बोली आफ्नै बामा सन्तान बेचिनेछ बोली आफ्नै बामा सन्तान बेचिनेछ कमल सरोवरजीको यो मुक्तक धादिङ भूमिस्तान नौ गैरी गाउँ उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ कमल सरोवरजी पनि हामी समक्ष यसरी नै आउनुहुन्छ सामाजिक सञ्जाल फेसबुकको बाटो हुँदै मिठा मुक्त खरपरेको साथमा अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ कमल के थापाजी हिँड्दा हिँड्दै बाटाहरू मोडिएका उदाहरण छन् हिँड्दा हिँड्दै बाटाहरू मोडिएका उदाहरण छन् सँगै हिँड्ने सङ्गीलाई छोडिएका उदाहरण छन् किन तिमी सत्यताको खोजी गर्छौ कलियुगमा फुल उखेल्दै झारहरू गोडिएका उदाहरण छन् फुल उखेल्दै झारहरू गोडिएका उदाहरण छन् कमल के थापाजी मुगु छ सेरी उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ सम्भवतः पहिलोपटक मैले उहाँका मुक्त खरबहरू कार्यक्रम मुक्तक मालामा भन्ने मौका पाएँ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ अनमोल शर्माजीको गल्लीहरूमा बिछोडिएका नारी देखिन्छन् गल्लीहरूमा बिछोडिएका नारी देखिन्छन् कोही खोला वारी त कोही पारी देखिन्छन् आफ्नै देशलाई देख्दा नि लाज लाग्छ यार किनकि दिउँसै हत्यारा बलात्कारी देखिन्छन् किनकि दिउँसै हत्यारा बलात्कारी देखिन्छन् देशमा भइरहेको बढ्दो हत्या हिंसा बलात्कारलाई आफ्ना चार हरपमा यसरी व्यक्त गर्दै हुनुहुन्थ्यो समसामयिक विषयलाई उठान गर्दै हुनुहुन्थ्यो अनमोल शर्माजी सुबाघाट गङ्गामाला नगरपालिका तेह्र सुर्खेत उहाँको घर हो अर्को मुक्तक छ मसँग जोरमन राईजीको शोक र सुर्ता बोक्नुपर्छ विदेशमा शोक र सुर्ता बोक्नुपर्छ विदेशमा झर्दैको आँसु रोक्नुपर्छ विदेशमा सोचे जस्तो सहज हुँदैन जिउनलाई हम्मर छिना ठोक्नुपर्छ विदेशमा अम्बर छिना ठोक्नुपर्छ विदेशमा साह्रै गाह्रो गाह्रो छ प्रदेशको बसाई धेरै अप्ठ्यारा छन् यहाँका भोगाई भन्दै जोरमन राईजीले सोलुखुम्बु नेचा बेदघारी नौबाट यो मुक्तक हामीलाई लेखेर पठाउनुभयो अर्को मुक्तक छ श्रोता मसँग पुष्प आर्जेजीको उता घरमा पहिरोले बनायो दुखी उता घरमा पहिरोले बनायो दुखी रोही परदेशमा देखाउँदैछु खुसी भन प्यारी म घर कसरी पो आउँ ली मात्र केवल बाँचेको ढुकढुकी ली मात्र केवल बाँचेको ढुकढुकी परदेशबाट घरको पीडालाई सम्झँदै पुष्प आर्चेजीले यसरी हामीलाई चार हरफ लेखेर पठाउनुभयो झापा उहाँको घर हो हाल उहाँ मरुभूमिबाट भन्नुभएको छ मसँग श्रोता अर्को मुक्तक छ रञ्जित बाबु नराल समर्पणजीको रञ्जित बाबु नराल समर्पणजीका मुक्त खरबहरूसँगै श्रोता अर्को गीत म तपाईँहरू समक्ष राख्न चाहन्छु बगुवा दुई गोर्खा उहाँको घर हो अपुको क्रममा रञ्जित बाबु नराल समर्पणजीका मुक्त करपहरूसँगै अर्को साङ्गीतिकको शैली तपाईँलाई घाम चर्किँदा सम्झिन्छु आमालाई घाम चर्किँदा सम्झिन्छु आमालाई पानी दर्किँदा सम्झिन्छु आमालाई जन्मदाता ममताको खानी उनी आँसु पर्सिँदा सम्झिन्छु आमालाई आँसु पर्सिँदा सम्झिन्छु आमालाई मैले आमा गाउन थालेथे यही नेपाली आँगनमा मैले पाउ कल खोलाको कलकल सुनेर गीत गाउन थालेथे मेरो आँसु पोखिए देशको छाती चर्किन्छ रञ्जित बाबु नराल समर्पणजीका मुक्त खरबहरूसँगै यो अर्को गीत तपाईँले कार्यक्रम मुक्तक रेडियो भिजनमा सुन्नुभयो श्रोता कार्यक्रम मुक्तक श्रोता तपाईँ नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामचरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चिकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W W dot Chiku Prakash dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँले युट्युबमा गएर पनि मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाका सम्पूर्ण अङ्कहरू भेटाउन सक्नुहुन्छ अब भने श्रोता कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तकको यो पालाको सवाल जवाफ मुक्तक आमा छोराले हामीलाई पठाउनु भएको छ बडो गजबको सवाल जवाफ छ आमाको रूपमा मुक्तकमा सिसा थारू हुनुहुन्छ भने छोराको रूपमा मुक्तकमा एसपी असफलजी हुनुहुन्छ उहाँहरू दुवैजनाले संयुक्त रूपमा दोस्रो पटक हामीलाई मुक्तक दोहोरी लेखेर पठाउनु भएको हो सिसा थारूजीको घर बिर्तामोड झापा हो एसपी असफलजीको घर बाटकोला नौ स्याङ्जा हो हाल बिरानो मुलुक भन्नुभएको छ सिसा थारूजीका मुक्त खराबहरूमा तपाईँले सधैँ चाहिँ टिका पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ टिकाजी अघि नै आएर मेरो अगाडि बसिरहनु भएको छ त्यस्तै एसपी असफलजीका मुक्त खराबहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ सिसा थारूजी र एसपी असफलजीले आशा टिकाजी चिरो मलाई पनि आमा छोरा बनाइदिनु भयो उहाँहरूले मुक्तकमा त्यसरी नै आमा छोराको भूमिका निर्वाह गरेर दोहोरी लेखेर पठाउनु भएको छ सुरु गरौँ सवाल जवाब सिसा थारूजीबाट चाँडै फर्के आऊ बाबु एउटी केटी चुन्न चाँडै फर्के आऊ बाबु एउटी केटी चुन्न आवारा कि आमा भन्नेको मुख थुन्न बिहे भन्ने कुरा समयमै गर्नुपर्छ है उमेर ढल्दै जान्छ छोरा ढिलो गर्नुहुन्न उमेर ढल्दै जान्छ छोरा ढिलो गर्नुहुन्न घरको भित्ता भत्किए टाल्ने केटी खोज्नु घरको भित्ता भत्किए टाल्ने केटी खोज्नु हजुरलाई खुसी साथ पाल्ने केटी खोज्नु श्रृङ्गार गरी ऐना अगाडि बस्ने भन्दा नि गोठमा गाईको गोबर फाल्ने केटी खोज्नु गोठमा गाईको गोबर फाल्ने केटी खोज्नु भने जस्तो कन्या कहाँ पाउला नानी भने जस्तो कन्या कहाँ पाउला नानी कसरी जान्नु मैले उसको आनी बानी तिमी आफै आउन पहिले घर फर्की कतै तिमीले नै बसेका छौ कि छानी कतै तिमीले नै बसेका छौ कि छानी हजुरको खुसी माने आमा म रमाउँछु हजुरको खुसी माने आमा म रमाउँछु हजुरले रोजेको नै हात समाउँछु अझै एक वर्ष आइज नभन्नु आमा केही समय घरै बस्ने पैसा कमाउँछु केही समय घरै बस्ने पैसा कमाउँछु जिन्दगी तिम्रो जीवन काट्ने तिमीले हो नानी जिन्दगी तिम्रो जीवन काट्ने तिमले हो नानी आफै खोज राम्री हिस्सी परेकी एउटी सानी एकैचोटि हुन्छ जीवनमा बिहे जस्तो कुरा मैले खोजेर हुन्न बाबु बिहे गर आफैले छानी मैले खोजेर हुन्न बाबु बिहे गर आफैले छानी तपाईँको हात शिरमा पर्दा हुन्छु भाग्यमानी तपाईँको हात शिरमा पर्दा हुन्छु भाग्यमानी त्यसैले गरिदिनुहोस् बिहे सुन्दर सुशील केटी छानी फेरियो रे गाउँठाउँ फेरियो भन्छन् जमाना केटी छान्न नजान्दा मैले पछि हुन्छ कि हानी केटी छान्न नजान्दा मैले पछि हुन्छ कि हानी बाबामाका आशीर्वाद सधैँ हुन्छ शिरमा बाबु बाबामाका आशीर्वाद सधैँ हुन्छ शिरमा बाबु त्यसैले त दिन बित्छन् सधैँ तिम्रो पिरमा बाबु चाहना मेरो पनि छ सुन्दर बुहारी भित्र्याउने देखेको होइन पाइन्छ जे लेखेको छ तकदिरमा बाबु देखेको होइन पाइन्छ जे लेखेको छ तकदिरमा बाबु आफ्नो ज्यान नसुकाउनु सधैँ मेरो पिरमा आफ्नो ज्यान नसुकाउनु सधैँ मेरो पिरमा मेरो लागि कति भाकल गर्नुहुन्छ मन्दिरमा मेरो बारेमा सोची तपाईँले पिर नलिनु आमा बोग्नै पर्छ भन्छन् सबै लेखेको तकदिरमा बोग्नै पर्छ भन्छन् सबै लेखेको तकदिरमा तिम्रो नामको दियो बाल्छु दिनहुँ मन्दिरमा तिम्रो नामको दियो बाल्छु दिनहुँ मन्दिरमा सक्न छाडे जान बाबु घाँस काट्न भिरमा बिरामी पर्दा तातो पानी दिने कोही छैन तिम्रो बिहे खान छैन कि मेरो तकदिरमा तिम्रो बिहे खान छैन कि मेरो तकदिरमा मुटु छिरियो आमा सुन्दा यस्तो बोली मुटु छिरियो आमा सुन्दा यस्तो बोली ल्याइदिउँला विदेशी फरिया र चोली साहुसित बिदा लिन जान्छु म आजै टिकट मिले फर्किन्छु आफ्नै घर भोलि टिकट मिले फर्किन्छु आफ्नै घर भोलि तिमी फर्के आउँछु भन्दा खुसी लाग्यो आज तिमी फर्के आउँछु भन्दा खुसी लाग्यो आज सासु हुन पाउँछु भन्दा खुसी लाग्यो आज बुहारीलाई भित्राई ताला चाबी जिम्मा लगाई रामको भजन गाउँछु भन्दा खुसी लाग्यो आज रामको भजन गाउँछु भन्दा खुसी लाग्यो आज केही बेरमा त नेपालको धरतीमा झर्छु अब केही बेरमा त नेपालको धरतीमा झर्छु अब आमा तपाईँको हरेक चाहना पुरा गर्छु अब सम्झिँदा नि फुरुङ्ग भएको छ मेरो मन त आफ्नै गाउँको खोला नाला सबै तर्छु अब आफ्नै गाउँका खोला नाला सबै तर्छु अब परदेशबाट मेरो छोरो आउने भयो धन कमाएर परदेशबाट मेरो छोरो आउने भयो धन कमाएर सबै परिवार फेरि एकैसाथ बस्ने भयो रमाएर मेरो मुटुको टुक्रा मेरै पासा आउँदैछ रे आज स्वागत गर्दै आशीर्वाद दिन्छु दियो कलश समाएर स्वागत गर्दै आशीर्वाद दिन्छु दियो कलश समाएर आफ्नै देश फर्किए खुसी छु म आश आफ्नै देश फर्किए खुसी छु म आश साथीहरू भेट्न आए छोडी काम खाछ साइली माइली पनि जवान भएछन् धेरैमा पो देखेर हो कि मान्दैछन् लाछ धेरै माफो देखेर हो कि मान्दैछन् लाज निकै मिठो सवाल जवाफ सिसा थारूजी र एसपी असफलजीको तपाईँहरू समक्ष हामीले प्रस्तुत गऱ्यौँ सिसा थारूजी र एसपी सफलजीलाई धेरै धेरै धन्यवाद यो मिठो सवाल जवाफको लागि अनि मलाई सवाल जवाफ भरि साथ दिनुभयो टिकाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग सिसा थारूजीको नै मुक्तक रहेको छ सिसा थारूजीका मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई आश्वासनको दियो सधैँ जलाइ बसेँ आश्वासनको दियो सधैँ जलाइ बसेँ दुःख र पीडा हुँदा मुटु गलाई गलाइबसेँ अनगिन्ती थिए प्रेमिल गीतहरू मुटुमा चोट हुँदा नि अल्मलाइ बसेँ मुटुमा चोट हुँदा नि अल्मलाइ बसेँ दिशा थारो चिका मुक्त यो मिठो गीत कार्यक्रम मुक्त मालामा श्रोता तपाईँहरू समक्ष मैले प्रस्तुत गरेँ रेडियो बिजन एकानब्बे दशमलव छ मेघार हार तपाईँहरू सुनिरहनु भएको छ म आजको वसाइमा तपाईँहरू के मुक्त खराबहरू लिइरहेको छु छोडेर यो देश देशको सीमा हिँडिरहेछन् छोडेर यो देश देशको सीमा हिँडिरहेछन् सधैँ सधैँभरि पराई भूमिमा हिँडिरहेछन् देशलाई अन्धकारमा छोडेर उछ्यालाहरू स्वयं उछ्यालोको खोजीमा हिँडिरहेछन् स्वयं उछ्यालोको खोजीमा हिँडिरहेछन् आहा यो प्राक्त मुक्तक दिनेश तामीजीको बजाङ उहाँको घर हो हाल उहाँ बेङ्गलोर भारतमा हुनुहुन्छ दिनेश तामीजीका यिनै मुक्त अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ महेन्द्र केसीजीको अवश्य हुन्छ उद्देश्य पुरा अघि सर्नुपर्छ अवश्य हुन्छ उद्देश्य पुरा अघि सर्नुपर्छ दुःखका यी पहाड अनि जङ्घार तर्नुपर्छ ढुङ्गालाई पुज्दैमा बदलिन्न तिम्रो जीवन भाग्यमा होइन कर्ममा विश्वास गर्नुपर्छ भाग्यमा होइन कर्ममा विश्वास गर्नुपर्छ त्यही त ए महेन्द्र केसीजीको यो मुक्तक बेसी सहर छ लमजुङ उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग इमराना उजारजीको मलाई दिलभित्रबाट फालिदिए हुन्छ मलाई दिलभित्रबाट फालिदिए हुन्छ सक्छौ भने अझै धेरै गाली दिए हुन्छ रिसाउँछौ घरिघरि यति धेरै माया दिँदा आजै अदालतमा मुद्दा हालिदिए हुन्छ आजै अदालतमा मुद्दा हालिदिए हुन्छ ओहो इमराना उजाडजीको यो मुक्तक गोर्खा उहाँको घर हो हाल उहाँ मरुभूमिबाट भनेर हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ मसँग जीवन आचार्यजीको एउटा अर्को मुक्तक रहेको छ श्रोता होला तिम्रो कोही खास फरक पर्दैन होला तिम्रो कोही खास फरक पर्दैन बरु बन्छु तिम्रो मायाकै दास फरक पर्दैन अरे यार म माया गर्ने मान्छे गरिरहन्छु तिमी जति गर अविश्वास फरक पर्दैन तिमी जति गर अविश्वास फरक पर्दैन जीवन आचार्यजी कपिल वस्तु जामुन बानी या उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ मसँग अर्को मुक्तक छ चक्रबाबु चन्द वर्षाचीको आफू मात्र जान्ने ठान्छन् यी मान्छेहरू आफू मात्र जान्ने ठान्छन् यी मान्छेहरू आफैलाई धेरै ठुलो मान्छन् यी मान्छेहरू बा आमाको मन दुखाई मनमा पाप हो कि पुण्य प्राप्ति मन्दिर जान्छन् यी मान्छेहरू पुण्य प्राप्ति मन्दिर जान्छन् यी मान्छेहरू चक्रबाबु चन्द वर्षाजीको यो मुक्तक सल्लेरी साथ डाँडा गाउँ दैलेख उहाँको घर हो हाल उहाँ महाराष्ट्र मुम्बई भारतमा हुनुहुन्छ चक्रबाबु चन्द वर्षाजीकै मुक्तक अहिले अर्को पनि मसँग रहेको छ उहाँकै मुक्त गरबहरूसँगै म तपाईँहरू समक्ष एउटा गीत राख्दैछु चक्रबाबु चन्दजीका मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई जिन्दगीका खुसी एक एक गर्दै रेटिए पनि जिन्दगीका खुसी एक एक गर्दै रेटिए पनि कसैको प्रतिबिम्ब यो मुटुदेखि मेटिए पनि सम्झौता गरी दुःखसँग बाँच्न जाने छु खुट्टा तान्नेहरू यहाँ हजारौँ भेटिए पनि खुट्टा तान्नेहरू यहाँ हजारौँ भेटिए पनि चक्रबाबु चन्द वर्षाजीका मुक्त खराबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो तपाईँहरूले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू अझै पनि मसँगै छन् आशालाई भने कार्यक्रमको निर्धारित समय सकिन लागेको छ अर्को साताको बसाइमा जोड्छु नि है कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन छ प्रतिक्रिया दिन मन छ भने हामीलाई सम्झन सक्नुहुन्छ कार्यक्रम मुक्तक माला रेडियो बिजन एकानब्बे दशमलव छ मेगा हार्च भद्रपुरोड बिर्तामठ झापामा तपाईँले पत्रचार गर्न सक्नुहुन्छ मुक्तक माल at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त रमेश र कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सेटुका सम्झँदै म मदन भण्डारी आजलाई पनि बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा फरुन् शिवरात्रि जय मुक्ताक पापी तिम्रा तिम्राते मलाई छुने हातहरू जाली रहेछ तिम्राते मायाका सौगातहरू पाउनु तिम्राते मलाई छुने हातहरू नरचे मैले योगे आफैलाई नै थाहा छैन सायद कसैको माया भुल्न को नै छैन किन मैले योगी आफैलाई नै थाहा छैन सायद कसैको माया भुल्न सकेको नै छैन फेरि कस्तो प्रश्न गुनासो किन ছোট कसरी महेरो तिमलाई अरू कसैसँग अरू कसैको छुने हातहरू मलाई छुने हातहरू मलाई छुने हातहरू